अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कृष्यबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाहजमा र कार्यक्रम लोकझङ अलङ्कार व्यवसायमा हरेक दिन हामी हरेक नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ र आजको यो सोमबारे व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ हरेक दिन तपाईँलाई हरेक हरेक प्रस्तुति हामी दिइराखेका हुन्छौँ आज भने निकै नै रमाइला लोकदोहोरी भाका तपाईँले नै रुचाउनुभएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका राखेका छौँ र कार्यक्रमको सुरुवातमा अब एउटा मिठो लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ राजु परिवार अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको लोक भाका चर्चा धेरै भन्ने भाका अब क्रममा तपाईँको लागि चाल्यो छुटेपछि हामी तिमीले पायौ ताली र मैले पाएँ गाली र बदनामी मायाको जग बसाल्यो सैले पनि खसाल्यो सैले चर्चा धेरै चाल्यो छुटेपछि हामी तिमीले पायो ताली आशा बसी मैले पाएँ गाली र बदनामी तिमीले मैले पाएँ गाली र चर्चा धेरै चल्यो छुटिएपछि हामी निकै नै मर्मेश्वरसी लोक भाका थियो राजु परियार अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ कुलेन्द्र विक्क अनि पूर्णकला विषयको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले माया लाइसकेका छौँ यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला छौ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौ नजरको देखा दे मलाई मुटु साटियो एकाएक हामीले मायालाई सकेका छौ जुनी जुनी हुने लागेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस शत प्रतिशत ग्यारेन्टीका साथ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 रहेको जानकारी ग्राइन्छ रत्नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस वेबसाइट डब्लु डब्लु डब्लु डट एचएमके के चितौन डट कम मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर विश्वनाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी लाइसेन्स र ब्लुबुक हराएको सूचना यही असार एक्काइस गते शान्ति बजारबाट पिठुवा जाँदै गर्दा पुष्पराज पुरीको नाममा रहेको लाइसेन्स तथा ब्लुबुक हराएको हुँदा फेला पार्नु हुने महानुभावले रेडियो अर्पणको कार्यालय अथवा मोबाइल नम्बर अन्ठानब्बे चार पचास बयासी चार सय उनपचासमा सम्पर्क गरी बुझाइदिनु हुन अनुरोध गरिन्छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि अर्पण एक सय चार थोप्रो आठ यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा आज भने निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छु ढिला नागरिकन एक क्रमलाई अगाडि बढाउन चाहन्छु रामजी खाँड अनि जानकी तारामी मगरको सुमधुर आवाजमा सजिएको लोकभाका मैले कस्तो गरौँ नि अब क्रममा तपाईँको लागि भोटमा बस्ने भोटिनी हजुर तराईमा बस्ने थारू आउने बस्थे भोटिनी तराईमा बस्थे थारुनी पावरवाला चस्माले हेर्दा सबै देख्छु तरुनी मैले कसो गर्नु सबै देख्छु तरुनी मैले कसो गर्नु सबै देख्छु मैले कसो गर्ने गाउने गाउने मैले कसो गाउने सबै देख्छु तरुनी मैले कसो गर्ने खेतमा बुलबुले ताल हजुर कास्कीमा फेवा ताल सुर्खेतमा बुलबुले ताल कास्कीमा फेवा ताल तिमी एक्लै म पनि एक्लै सबलाई देख्छु तरुणी मैले कसो गराउने रामजी खाँड अनि जानकी तारुमी मगरको सुमधुर आवाजमा सजिएको यो लोक भाकालाई हामीले कार्यक्रम लोकझङ्कारको व्यवसायमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कार व्यवसायमा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच हज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि अर्जुन थापा मगर र निता गुरुङको सुमधुर आवाजमा सजिएको लोक भाका कपुरी क भन्ने भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम लोकझङ्कारको बसाइबाट उजिल पर्छु नमस्कार पस्मिनाको पछ्यौरी त ढाकाबाट टुपी अस्मिनाको पछौरी त ढाकाबाट टोपी माया तिमलाई राखेको छु कलेजीमा छोपी कपुरी हुन्छ रे खरायो नि खाने तर्गाबाट गहिरो भो हाम्रो माया झनै तर्गाबाट गहिरो भो हाम्रो माया झनै दुनियाँ खडे ढुक्क परालबाट गुन्द्री हजुर छोया खडे ढुक्क विषय पनि अमृत लाग्ने माया लुले छुक्क कापुरी गाउन सारे खरायो नि खाने परगाबाट गहिरो भो हाम्रो माया झनै परगाबाट गहिरो भो हाम्रो माया झनै logical